कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली आधुनिक संगीतका स्वर्णिम युगका सशक्त हस्ताक्षरमा समर्पित कालजयी गीतहरूको विशेष कार्यक्रम अजर अमर गीतहरूमा यहाँलाई शालीन आमन्त्रण प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाश साइमीको आज कवि गीतकार नाटककार बुपी शेरसनको जन्म जयन्ती हिजो गायिका गंगा राणाको जन्म जयन्ती भोलि विश्व प्रसिद्ध कवि मिर्जा गालिबको जन्मदिन र आज हामी चर्चा गर्दैछौ यी सबै प्रसंगका बारेमा कार्यक्रमको शुरूआतमा एउटा पत्र छ सन्तोष कुमार ढकालको लेख्नुहुन्छ म यो कार्यक्रमको गीतको साथै श्रोताहरूको प्रतिक्रिया पनि उत्तिकै उत्सुकताका साथ सुन्छु यहाँ कुनै जात भाषा रंगको विभेद छैन यस्तो भान हुन्छ कि सबैजना एउटै छानामुनि छन् फेरि आफू आफूमा झगडा किन सायद यो कार्यक्रमले नेपाली समाजमा अहिले देखिएको दूरीलाई घटाउन मलजल देला भन्ने मैले आशा गरेको छु सन्तोष कुमारको यो सन्तोष कुमार ढकालको यो कामनासहित आजको कार्यक्रमको पर्दा उगार्दैछौ रामलाल जोशीको शब्द संगीतमा रामलाल जोशी र साथीहरूको स्वरको यो गीतबाट हिमाली छाया छ नेपालीलाई नेपालको माया नेपालीलाई नेपालको बिथर्दै माया छ नेपालीको छातीमा جانک جن میں یہ دی شما ارد جن میں جانی جانک جن میں یہ دی شما اردو جن میں جانی کو پانی لے بالیو پالے گی لائے کو جل درخرا کو جلد برسیرا नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीको छातीमा हिमालको आँखामा नेपाल छुक्दैन हिमालको आँखामा नेपाल छुक्दैन प्रकृतिले यसलाई सिङ्गर चुक्दैन कोसी काली गण्डकी कर्णाली भक्दा छन् अबिराला पवित्र सन्देश बोकेर सन्देश बोकेर नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको नेपाली नेपाली सुगम संगीतको स्वर्णिम युगका सशक्त हस्ताक्षरहरूमा समर्पित अजर अमर गीतहरूमा आज चर्चा हुनेछ कवि गीतकार नाटककार बुपी शेरचनको बुपी शेरचनको पहिलो चर्चित नाम थियो बुपी सर्वहारा कविका रूपमा उनी यो नामबाट चर्चित थिए विक्रम सम्बत उन्नाइस सय बयानब्बे साल पुस दश गते थाकटुकुचेमा जन्मेका बुपी शेरचनको नाम भाग्यमान शेरचन पनि थियो तर भाग्यले उनको सानैमा आमा खोसिएको हुनाले उनी आफ्ना कमलो हातहरूलाई हेरेर भन्थे मैले यस्तो हातले आफ्ना आमालाई कसरी खाएँ होला उनलाई धेरैले टोल छिमेकमा आमा टोकुवा भनेको कारणले पीड़ा पनि हुने गर्थ्यो उनको मृत्यु दुई हजार छयालिस साल जेठ एक गते काठमाडौँमा भयो मृत्युभन्दा केही अघि अस्पतालको बेडबाट उनले घोषणा गरेका थिए सरकार अस्थिर थियो मरिचमानको सरकार शाह सरकार थियो दरबारिया शाह सरकारको युग थियो पुपी शेरचनले लामो लामो श्वास फेर्दै एउटा पत्रकारलाई अन्तर्वार्तामा भने तीन महिनामा यो सरकार ढाल्न सकिन भने म कवितै लेख्दिन भूपी शेरचन तीन महिनापछि पनि सरकार नबदलेपछि आफै जेठ एक गर्दै हिँडे यो संसारबाट तर त्यसको नौ महिनापछि नेपालमा बहुदलीय व्यवस्थाको आगमन भयो पूपी शेरचनले कल्पना गरेको अर्को एउटा युग शुरू भयो दुई हजार दस सालमा परिवर्तन नाटक लेखेर साहित्यमा प्रवेश गरेका भूपी शेरचनको नयाँ झ्याउरे र निर्झर कविता संग्रहले परिचय बनाइसकेपछि उनको कवितामा शक्ति नदेखेर अर्का कवि गीतकार भीमदर्शन रोकाले यस्तो कविता लेख्यो भने तिमी छिटै मर्छौ भनेपछि भूपी शेरचनले आफ्नो कविताको लेखनलाई पुनः सुधार गरे आज हामी पहिलो गीत प्रस्तुत गर्दैछौ नेपालमा गीत रेकर्डिङ शुरू हुने प्रविधि नेपालमा गीत रेकर्ड कलाकारले गाएर कलकत्तामा लगेर मास्टरिङ गर्ने प्रवृत्ति शुरू भएपछि चेत भवनमा रेकर्ड गरिएको त्यति बेला त्रैलोक्य प्रताप राणाको संयोजनमा रेकर्ड गरिएको गीतको सातवटा श्रृंखलामा एउटा युगल गीत थियो नारायण गोपाल र तारादेवीको त्यस गीतका रचनाकार थिए भूपी शेरसन संगीत नारायण गोपालको मैले गाएको गीतमा तिम्रै पहिलो मोहर छ मैले लाएको गीतमा तिम्रै रसिलो का, मैले गाए पुकार छ मैले लाएको प्रेतमा तिम्रै रसिलो प्यार मैले गाएको दिलो प्यार छ मैले गाएको गीतमा तिम्रै मुहार छ मैले नेपालको पहिलो रेकर्डिस्ट स्टिएल राणाको सौजन्यमा काठमाडौँको चेत भवनमा रेकर्ड भएर पछि कलकत्तामा मास्टरिङ गरिएको यो गीत त्यति बेलाको ओमेक्स टेपमा अर्थात क्वार्टर इन्चीको टेपमा रेकर्ड भएको थियो यसमा त्यति बेला नारायण गोपाल तारादेवी बच्चु कैलाश सुमन कुमार नेपाली का सातवटा गीतहरू रेकर्ड भएका थिए त्यस श्रृंखलामा भूपी शेरचनको एउटा गीत पनि रेकर्ड भएको थियो भूपी शेरचन उमेरले नारायण गोपाल भन्दा छ वर्ष जेठा थिए त्यसकारण नारायण गोपाल धेरै कम मान्छेलाई दाई भन्थे तर उनी भूपी शेरचनलाई चाहिँ नाताले दाई नै भन्थे किनकि नारायण गोपालले दार्जीलिङबाट पेमेला लादेन लामालाई भगाएर ल्याएपछि उनले आफ्नो घर नलगिकन सिधै भूपी शेरचनको दरबारमा लगेर राखेका थिए र भूपी शेरचनकै घरमा उनीहरू दुवै दुला दुलै भएर पसेका हुनाले नै नारायण गोपालको नाताले भूपी शेरचन दाई हुन गएको थियो र मलाई नसोधा कहाँ दुख्छ घाउ भन्ने गीत नारायण गोपालले संगीत गरेपछि यसका नौवटा धुनहरू बनेका थिए र हरेक धुन उनले टेलिफोनमा भूपी शेरचनलाई सुनाउँथे र पेमला गुरूवाचार्य फोन पक्रेर बस्थे र त्यसमध्ये भूपी शेरचनले मन पराएको दुईवटा धुन जुन नारायण गोपालले रेकर्ड गरेनन् तर पेमला लामाले मन पराएको धुन रेकर्ड गरे जुन धुन भूपी शेरचनलाई मन परेको थिएन त्यही धुन पछि हिट भयो भूपी शेरचनको अत्याधिक राम्रो सम्बन्ध थियो वीरगंजका गीतकार भीम विरागसँग भूपी शेरचन युवा अवस्थामै धेरै चुरोट पिउने धेरै रक्सी पिउने भइसकेपछि अलिकति उनका पिता हितमान शेरचनले गम्भीर भएर उनका निम्ति ठेकापट्टाको काम खोजिदिएपछि भूपी वीरगंज पुगे वीरगंजमा उनको वीरगंज चिनी कारखानाका भूमिप्रसाद शर्मासँग भेट भयो जो साहित्यिक रूचि राख्थे भूमि प्रसाद शर्मा मार्फत नै उनले नारायणी सांगीतिक समूहका अर्का एक संगीतकार गीतकार भीम विरागसँग भेट भयो र भीम विरागको संगतमै भूपी शेरचनले केही गीतहरू लेख्न शुरू गरे त्यसपछि पुनः भूपी शेरचन आफ्ना पिताको इम्पोरियल टोबाको अफ इण्डियाका डिलरसिपका एक हर्ताकर्ता भएर फेरि भैरवा पुगे भैरवाका बारेमा उनले लोकप्रिय कविता पनि लेखेका थिए भैरवा भन्ने भूपीको यस्तो यात्रापछि उनी काठमाडौँ आइपुगे र काठमाडौँमा उनको पेय पदार्थ पिउने चर्चित रेस्टुरेन्ट थियो पारस होटल र पारस होटलको उनी प्राय बारमै हुन्थे र उनलाई प्रायले सोध्थ्यो के छ भूपीजी घर बार भन्दा बार यहीँ छ घर चाहिँ टाढै छ भन्ने गर्थे भूपीको सेन्स अफ ह्युमर बेजोड थियो अम्बर गुरूङको कार्यक्रममा उनी उद्घोषण गर्न पुगेका थिए अम्बर गुरूङको कार्यक्रमको हार्मोनियम बजेको थिएन र अम्बर गुरूङहरू पर्दाबाट बाहिर हुनुपर्ने बेला भूपी शेरचन माइकमा आइपुगेपछि दर्शकले ए भूपी सायरी सायरी भनेर मान्छे कराएपछि भूपी शेरचनले तुरुन्तै मञ्चबाट भने मलाई सुनाउन त मन थियो सायरी मलाई सुनाउन त मन थियो सायरी तर माफ गर्नु साथी घरमै भुलेर आए डायरी भनेर भनिदिएछन् भूपीको त्यो क्षमता तक्षणता स्पोन्टेनिटी जोरदार थियो अम्बर गुरूङ र अगम सिंह गिरीको कार्यक्रममा उद्घोषण गर्न उनी मञ्चमा पुग्दा उनले भने जब गीत हुन्छ अगमको संगीत अम्बरको त्यति बेला हुन्छ गीत एक नम्बरको यस्तो भन्ने क्षमता भूपीको बाहेक नेपाली कविमा अरूको थिएन अझै रमाइलो सेन्स अफ ह्युमरका बारेमा बाँकी कुराकानी गर्नेछौं तर यति बेला स्वर सम्राट नारायण गोपाल वैवाहिक जीवन शुरू गरेर ठमेलको नर्सिङ चोकमा डेरा गरेर बसेपछि त्यही डेरामा संगीत गरेको गोपाली अञ्जनले भूपीले लेखेको यो गीत विशेष गरेर तीजमा चेलीलाई सम्बोधन गरेर तिहारमा दिदीबहिनीलाई सम्बोधन गरेर लेखिएको यो गीत नै भूपी शेरसनको एउटा कालजयी गीत मानिन्छ स्वर सम्राट नारायण गोपालको स्वरमा بوا بلجھا چار سن کو خالی لکھو ماں الا سر تیم থাকিতে ভানের রামা ডোবাত ধাইছি পাও থাকিতে ভানের রামা ডোবাত ধাইছি চীজ মতানি থাকে গরিব মা सारा लाभ आना আকারে পাচড়ি তুমি পিয়া কবুতামা নিদা आउँछिन् कि चेली भनेर आमा दो बाटो धाई थिए तिजमा पनि बिर्सेछ क्यारे गरिब माई सल्लाह झै आमा रहिन एक्लै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा मजदुरका कुरा चेलीका कुरा गरीब माइतीका कुरा र खुट्टामा लाउने सुनका चुराका कुरा पुपी शेर्जनको गीतमा एउटा सर्वाङ्गीन प्रस्तुति भएर देखिन्थ्यो भूपी शेर्चन बारम्बार भन्ने गर्थे मलाई दुईवटा कले बिगार्यो एउटा कविता र अर्को कम्युनिजम उनी शुरूमा आफूलाई कम्युनिस्ट भन्थे तर उनका साथीहरू भन्थे भूपीलाई चारवटा कले बिगार्यो कविता कम्युनिजम कन्या र उनले पिउने गरेको क्राबेन ए चुरोट उनी पोखरा बस्दा पनि काठमाडौँबाट कार्टुनका कार्टुन क्राबेन ए चुरोट पोखरा लान्थे त्यो कार्टुन सकिसकेर पनि उनी निभाइसकेको चुरोट पनि झिकेर कहिलेकाहीँ पिउँथे चुरोटको अभाव हुँदाखेरि क्राबेन ए चुरोटका शौकिन थिए भूपी शेर्छ काठमाडौँमा आएर बस्न थालेपछि उनको डेरा प्युखाको पाँच तल्ला घरमाथि थियो र उनी साथीभाइलाई झोलाभरि रक्सी बोकेर आफ्नो कोठ डेरामा लान्थे र सबभन्दा पहिला उनी कोठाको झ्यालहरू बन्द गर्थे साथीहरू आश्चर्यचकित भएर सोधे भुपीजी किन पहिला झ्याल बन्द गर्नुभयो अरे यारो अहिले पिउँदै गएपछि यो झ्याललाई ढोका सम्झेर बाहिर गइन्छ नि त यस्तो शैली थियो भुपीको साथीहरूलाई यारौं भन्ने चाहिँ उनको परम्परागत चलन थियो उनका सबभन्दा निकटका दाजु थिए निबन्धकार शंकर लामिछाने शंकर लामिछानेको ताचलको डेराको आठ बाई आठ साइजको कोठामा उनीहरूको साप्ताहिक भेट तय भयो ताना शर्मा भूपी शेरचन र शंकर छाने पिउने विदेशी रक्सी सुन्ने विदेशी संगीत बिटल्स बिथोवन र बाघको तर लेख्ने उत्कृष्ट रचना र हरेकजनाले हप्तामा तीन हप्तामा एकपटक आउँदा नयाँ रचना लिएर पर्ने त्यो श्रृंखलामा भूपी शेरचनले सर्वाधिक राम्रा रचनाहरू लेखे घुम्ने मेचमाथि अन्धो मान्छे सपनामा मेरा आमाहरू हामी मैले पिएकोमा रिसाएका साथीहरू ताना शर्माको बसी बिहालो त्यसै गरिकन शंकर लामी छानेका गोदुली संसार निबन्ध त्यति बेला पनि भूपी शेरचन शंकर लामी छानेकी पत्नी र शंकर लामी छानेसँग ठट्टा गर्दा एउटा रमाइलो कुरा भन्थे शंकर लामी छाने शारीरिक रूपले पहिलेदेखि नै दुब्लो र शंकर लामी छानेकी पत्नी भाउजू रत्न लामी छाने राई परिवारबाट आएकी अलिक खाइलाग्दो खातिरदारको जिउ कहिलेकाहीँ रत्न छानेले आलु भुटेर फिङ्गर चिप्स बनाएर सिन्काले गोजेर दिँदाखेरि भूपीले के भन्थ्यो अरे भने यो सिन्का चाहिँ शङ्कर दाई जस्तो आलु चाहिँ भाउजू जस्तो यस किसिमका सेन्स अफ ह्युमर भूपीका व्यापक छन् चर्चा जारी रहनेछ अब भूपी शेरचनले रचना गरेको एउटा लोकप्रिय राष्ट्रिय गीत यसलाई पहिले प्रेमदोज प्रधान र साथीहरूले गाउनुभएको थियो पछि प्रकाश श्रेष्ठ र साथीहरूले गाउनुभएको छ यो नेपाली शिर उचाली यही गीत थियो भूपी शेरसनको जसका बारेमा उनका साथीले उनसँग निकै ठट्टा गरे भूपी किन जुनकिरी झैं बत्ती बाली त्योभन्दा तेज नेपालीको हुँदैन र भूपी शेरसन व्यङ्ग्य गरेर भन्थे नेपालीले यो जुनकिरी झैँको उज्यालोहरू दिन सक्दैन विदेशको यात्रा गर्दा तर भूपी शेरसनले त्यति बेला भनेको थियो यो नेपाली शिर उचाली संसारमा लम्कन्छ तर उनले शिर झुकाई यसरी लम्किने कल्पना गरेका थिएनन् दुर्भाग्यले आज धेरै नेपालीहरू शिर झुकाई जान्छन् शिर झुकाई फर्कन्छन् त्यो विडम्बना भूपी शेरचनले पनि देखेका थिएनन् भूपी शेरचनको एउटा सारी दराजभित्र एउटा नारी भन्ने कविता सुनेपछि उनका अग्रज भीम दर्शन रोकाले भूपी यस्तो कविता लेख्यो भने तिम्रो परिचय रहँदैन तिमी मर्छौ भनेपछि भूपी शेरचनले आफ्नो कविता लेख्ने शैलीलाई बदले उनले शहीदको सम्झना लेखे हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए उनले लेखे मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर पिउन कति गाह्रो छ पुफीले व्यापक यस्ता गीतहरू लेखे नदी तक किनारमा गाइरहेछ एउटा गीत यस्ता धेरै गीतहरूका माझ उनी चर्चित रहे भूपी सेसनका बारेमा चर्चा जारी नै रहनेछ तर हामीलाई हाम्रो ट्विटर उज्यालोमा मेन्सन गर्नुभएको छ जयसिंह महराले भूपीको सम्झनामा र सम्मानमा अझ अमर गीतहरू अनिल भट्टराई लेख्नुहुन्छ looks like a good book भनेर त्यसै गरिकन सबिन प्रभात लेख्नुहुन्छ प्यारो कार्यक्रम आओ उज्यालो अन गरियो भनेर लेख्नुहुन्छ त्यसै गरिकन सुजन पन्थी लेख्नुहुन्छ नाइट ड्यूटी भएको हुनाले अजर अमर फर्स्ट टाइम अजर अमर गीत लाइभ सुन्ने अवसर मिलेको छ अब पैंतालिस मिनट कम नै काम नै नगरिकन जस्तो सुन्दैछु विनोद दाहाल लेख्नुहुन्छ अघिदेखि घड़ी हेरी बसिरहेको छु अजर अमर गीतको पर्खाईमा प्रकाश सामीको साथमा अबको पैंतालिस मिनट सँगै हुनेछु सहन प्रधानजीले आज बजेको पहिलो गीत नेपालीको छातीमा हिमाली छाया छ रामलाल जोशीको बारेमा यो गीतको मूल स्रष्टाको बारेमा थाहा पाइयो धन्यवाद भन्नुभएको छ यहाँ भन्नै पर्ने कुरा के हुन्छ भने रामलाल जोशी नेपाली संगीत आकाशमा पहिलो पुस्ताको गायक संगीतकार हुनुहुन्छ र उहाँका दोस्रो पुस्ता मानिनुहुन्छ उहाँका छोरा रेडियो उद्घोषक भैरवलाल जोशी र उनका भाइ द्वारिकालाल जोशी र उहाँको तेस्रो पुस्ता उहाँका नातिनी गायिका लस्ता जोशी कविता जोशी त्यसै गरिकन गिटार वादक शरद जोशी यो तीनै पुस्ता नेपाली सांगीतिक आकाशमा सक्रिय छन् र यो एउटा यस्तो सांगीतिक परिवार हो उनका सबै परिवारमा कोही गायक कोही गायिका कोही वाद्यवादक छन् रामलाल जोशी रेड नेपालको स्थापना कालदेखि नै सक्रिय थिए रामलाल जोशीकै बेलाको एउटा रमाइलो संस्मरण पनि यहाँ शेयर गर्न मन लाग्यो रामलाल जोशीका साथी उस्ताद उही गोविन्दलाल उही गोविन्द रेडियो नेपालमा त्यति बेला नयाँ भवन बनिन सक्दा पुरानो भवनको मुनि एउटा पोखरी थियो अरे त्यो पोखरीमा उही गोविन्द बहादुर माछा मारेर बस्थे अरे जति बेला उनलाई रामलाल जोशीले उद्घोषण गरेर अब उस्ताद उही गोविन्द बहादुर गाउनुहुन्छ भनेपछि गोविन्द बहादुर पोखरीबाटै माछा मार्दै त्यहीँबाट नै राग अलाप गर्दै माइक्रोफोनतिर आउँथे अरे त्यस किसिमको रेड नेपालको आँगनमा उनले गाउन शुरू गरेका थिए रतनचन्दजी लेख्नुहुन्छ वाउ आज भूपी शेरचन्दज्यूको पालो झनै रोचक भो दाई अझ रमर गीतहरू भनेर लेख्नुहुन्छ मिठा गीत संगीत र हजुरको आवाजमा झुम्दैछु भनेर उहाँले रतनचन्दजीले हामीलाई मेन्सन गर्नुभएको छ विशेष गरेर भूपी शेरचनका बारेमा कुरा गर्दा एउटा महत्वपूर्ण पक्ष के हुन आउँछ भने भूपी शेरचन रिमालले शुरू गरेको गोपाल प्रसाद रिमालले शुरू गरेको गद्य कवितालाई थाम्ने एक सशक्त कवि थिए तर उनका समकालीनहरू उनलाई मञ्च कवि र ताली कविका नामबाट पनि व्यङ्ग्य गर्थे भूपिसेचन मंचमा कविता पढ्न थालेपछि मान्छे चुप हुन्थे तर अरू कविको कविता बुझिँदैनथ्यो तर उनको कविता सरल र स्पष्ट हुन्थ्यो जसमध्ये हामी वीर छौं तर बुद्ध छौं हामी बुद्ध छौं त्यसैले वीर छौं हामी त्यस्तै एउटा कविता हो र त्यसै गरिकन हामी फगत पाइताला हौ पाइताला भन्ने कवितामाथि शंकर लामिछानेले बुलन्द निबन्ध लेख्नुभयो यी धेरै कुराका बीचमा भूपी शेरसनको चर्चा फेरि पनि जारी रहनेछ तर यसबीचमा फेरि अर्का एकजना श्रष्टालाई सम्झना गरौं गंगा राणा कुमार बस्नेतसँग भोटमाथि चिन्हमा त्यो दिनमा धन्दा मान्नु पर्दैन जस्तो लोकगीत गाएर चर्चाको शिखरमा आएका गंगा राणा नेपाली संगीत आकाशमा एक महत्वपूर्ण गायिका हुन् दुर्भाग्यवश हिजो उहाँको जन्मदिन थियो तर काठमाडौँमा कसैले उहाँको सम्झना गरेको पाइएन कवि कलाकारका भन्दा गायक गायिकाका बारेमा चर्चा कमै हुँदो रहेछ हाम्रो समाजमा गंगा राणा जब जिउँदो हुनुहुन्थ्यो जीवित हुनुहुन्थ्यो उहाँको पर्सनालिटी र उहाँको वैचारिकी गजबको थियो उहाँ कहीँ भयो भने त्यहाँको माहौल नै एउटा शौर्य शक्तिपूर्ण हुन्थ्यो नारायण गोपालसँगको चीनको यात्रामा गंगा राणाको एउटा सुनको चुरा हरायो गंगा राणाको सुनको चुरा हराएपछि नारायण गोपालले जुन बहादुरी देखाए चीनमा सबै नेपाली कलाकारलाई कोठामा थुनेर उनले सबैको खान तलासी गरेर र तकिया मुनिबाट उनले त्यो सुनको चोरा निकाली छाडे तर नारायण गोपालको इमान्दारी हेर्नुहोस् उनले कसले चोरेको त्यो कुरा कहिले पनि खोलेन गंगा राणा नारायण गोपालसँगको त्यो सांगीतिक यात्रादेखिका कलाकार हुन् गंगा राणाको जन्म भयो प्रथम नेपाली गायिका मेलवादेवी गुरूङ लामिछानेको जन्मस्थान रुम्जाटा रोखलढुङ्गामै गंगा राणाले शुरूआतदेखि नै कृष्णमानको संगीतमा धर्मराज थापाको शब्दमा लोकलयका गीतहरू गाउँदै आइन् विशेष गरेर केबो केबो हिजो आज हेराजै नौडाँडा तरेर साउनको हरियाली यस्ता गीतहरूका कारण गंगा राणालाई धेरै सम्झना गरिन्छ यति चर्चित गायिकाको चर्चा नेपाली समाजमा आज सुन्ने बराबर भएको छ गंगा राणाको स्वरमा यो गीत प्रस्तुत छ केबो केबो हेराजै तिम्रै माया लाग्छ विक्रम सम्बत उन्नाइस सय छयानब्बे पुष नौ गते सोमबारका दिन पूर्वी नेपालको सगरमाथा अञ्चल ओखलढुङ्गा जिल्लाको रोम्जाटारमा पिता चम्पासिंह गुरूङ र माता चन्द्रदेवीको साधारण घर परिवारमा गंगादेवी गुरूङको जन्म भएको थियो उनको विवाहपछि नूर प्रताप राणासँग दुई हजार सत्र सालमा भएको मानिन्छ उनीहरूको दाम्पत्य जीवन सुखमय थियो यी दम्पतिबाट छोरा दुई छोरी एक गरी तीनजना बालबच्चा थिए गंगा राणाकी ठूली छोरी रक्षा राणा जो नेपालका पहिलो महिला विमान चालक हुन् भने गंगा राणाकी बुहारी नेपालकै एक चर्चित मोडल विदुषी राणा र गंगा राणाका सम्धि प्रेम उपाध्याय नेपालको चर्चित एड फिल्म मेकर पनि हुन् यति सम्पन्न र शालीन परिवारको बीचमा पनि गंगा राणाको आज काठमाण्डुमा सम्झना नहुनु एउटा दुःखद कुरा पनि हो विक्रमसम्म दुई हजार उन्नाइस सालमा रिड नेपालद्वारा आयोजित संगीत सम्मेलनतर्फ आधुनिक गायनमा दोस्रो स्थान हासिल गर्नमा सफल भएकी थिइन् गंगा राणा र बीस सालको रेडियो संगीत सम्मेलनमा गंगा राणा सर्वोत्तम गायिका घोषित भएकी थिइन् र बाइस सालमै प्रहरी क्लबद्वारा महेन्द्र पुलिस क्लबद्वारा श्री पाँच महेन्द्र शुभ जन्मोत्सवको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रममा पनि उनले पदक प्राप्त गरेकी थिइन् त्यही वर्ष श्री पाँच महेन्द्रबाट उनले आधुनिक संगीतमा प्रथम स्थानको पदक र प्रमाणपत्र पाएकी थिइन् विक्रमसम्म दुई हजार तीस सालमा गंगा राणाले सांस्कृतिक संस्थानबाट प्रत्येक वर्ष प्रदान गरिने सर्वश्रेष्ठ कलाकारको पदक जितेकी थिइन् दुई हजार एकतीस सालमा सांस्कृतिक संस्थानबाटै उनले शुभराज्य विषेक पदक पनि पाएकी थिइन् र त्यही साल उनी चीनको यात्रामा गएकी थिइन् नारायण गोपालको टोलीमा गंगा राणाको कण्ठबाट गाएका थुप्रै गीतहरू अझै पनि सुन्न सकिन्छ हामीसँग कार्यक्रममा समय कम छ कुनै दिन फेरि चर्चा गर्ने आधुनिक राष्ट्रिय लोकगीत गरी उनले बीस भन्दा बढी डिस्क रेकर्ड उही बेला गरेकी थिइन् भने त्यसपछि पनि उनी लोकगीतमा ख्याति कमाएकी थिइन् दुई हजार बाहन्न सालमा यिनको निधन भएको थियो त्यसपछि उनको बारेमा धेरै कम चर्चाहरू भएका छन् तर उनका पति र उनको नाममा नूर गंगा प्रतिष्ठान पनि स्थापना भएको छ रमाइलो कुरा गंगा राणा नेपालको पहिलो चलचित्र आमा र दोस्रो चलचित्र हिजोआज भोलिकी पार्श्व गायिका पनि हुन् तर हामी सम्झना मात्र गर्न सक्छौ उनको बारेमा कार्यक्रम नभएपछि यी सबै कुरा याद हुने भएनन् पाल्पाबाट हामीलाई लेख्नुहुन्छ राजेश्वर उदयजी मैले गाएको गीतमा तिम्रो हँसिलो मुहार छ नारायण गोपाल र तारादेवीको युगल स्वरमा गीत बज्दैछ पाल्पाको श्रीनगर एफएमबाट भनेर आज अजर अमर गीतको कार्यक्रम स्मरण योग्य हुनेछ किनकि साहित्यकार भूपी शेरचनको सम्झना र गंगा राणाको सम्झना हुनेछ कार्यक्रमको बीचबाट सानो कुरा भनिहालौं भोलि काठमाण्डुमा भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालयमा विश्व प्रसिद्ध कवि गजलका बादशाह मानिने मिर्जा गालिबको जन्म जयन्ती मनाइँदैछ गीतकार कवि चेतन कार्कीको प्रमुख आतिथ्यमा काठमाण्डु सार्वजनिक पुस्तकालयमा प्राध्यापक डाक्टर सनत कुमार बस्तीको सभापतित्वमा यो कार्यक्रममा मिर्जा गालिबका बारेमा चर्चा प्रसंग हुने नै छ गंगा राणाको अर्को गीत राख्न चाहन्छु कृष्णमानको शब्द र धर्मराज थापाको कृष्णमानको संगीत धर्मराज थापाको शब्दमा यो नौ डाँडा बोलको गीत कि माता गायिका गंगा राणा आमाको यो सन्दोष भर्ने सम्पत्ति भर्ने प्रसंगको गीत सुनाउँदै हुनुहुन्थ्यो आज उहाँ जीवित भएको भए हामीसँग छयत्तर वर्षको उमेरमा रहनुहुने थियो तर कालले उहाँलाई हामीसँग छिटै खोसेर लगेको हुनाले आज हामी उहाँको सम्झना मात्र गर्दैछौं आज हामी सम्झना गर्दैथ्यौं अर्का कवि गीतकार भूपी शेरचनका बारेमा पनि उहाँका बारेमा भर्खर यहाँ कर्ण खड्गाजी लेख्नुभएको छ भूपी शेरचन कवि रहेछन् भन्ने कुरा थाहा भयो आज भनेर धन्यवाद कर्ण खड्काजी उहाँले यो प्रसंगमा सम्झना गर्नुभयो र राजाजीले लेख्नुभएको छ साह्रै मन पर्यो आज कार्यक्रम भूपीप्रति समर्पण नतमस्क छु भनेर पुपी शेरचनको अन्तिम पटक जब उहाँलाई दमले ग्रस्त गरेपछि उहाँ निकै जोड जोडले सास फेर्नुहुन्थ्यो र उहाँले टेलिभिजनमा भन्नुभएको थियो त्यो बेला मैले अरूले भन्दा बढी जीवन बाँचिसके अरू एकपटक सास फेर्छन् म त दुई दुई पटक फेर्दैछु अरू त दिनभरि मात्र बाँच्छन् म त राति सुत्न सक्दिनँ राति पनि बाँचेको छु त्यसले गर्दा मैले बाँच्नुपर्ने जीवन दोब्बर बाँचिसकेँ मलाई पुग्यो भूपी त्यसरी मृत्युका समय पनि व्यङ्ग्य गर्थे आफ्नो जीवनमाथि र मैले शुरूमै स्मरण गरेँ दुई हजार छयालिस सालमा मनिष मानसिंहको सरकार निकै कमजोर र ढलमल भइसकेको थियो मुगलिङको सड़क निकै खराब भइसकेको थियो नेपाललाई चारैतिरबाट दबाव भइरहेको थियो सरकार जनमत संग्रह बहुदल घोषणा गर्न निकै ढिलाइ गरिदिएको थियो त्यो बेला भूपी सियाचनले भने तीन महिनामा यो सरकार ढाल्न सकिन भने म कवितै लेख्थिन भूपी सियाचनले यो उद्घोषण गरेको करिब तीन महिनापछि उनी स्वयं बिते र उनी बितेको करिब आठ नौ महिनापछि नेपालमा बौद्धले व्यवस्थाको घोषणा भयो आज हामी भूपी भूविसर्जनको सम्झना गर्दैछौ काठमाडौँको नारायण चौर जहाँ पेट्रोल पम्पको लामो लाइन बसेको हुन्छ त्यहाँ उहाँको उनको शालिग बन्ने एउटा घोषणा थियो दुई यो सन्ताउन्न सालदेखि नै त्यहाँ शालिग बन्ने चर्चा थियो पोखराम पनि उनको शालिग बन्ने सल्लाह थियो तर शालिग अहिलेसम्म बनेको छैन संविधान बन्न गाह्रो भएको मुलुकमा शालिग बन्न झन् गाह्रो रहेछ भन्ने कुरा भू विश्लेषणको शालिगबाट थाहा हुन्छ यी जानकारीसँगै आज कार्यक्रमबाट विदा हुन्छौं भोलि उर्दूका महाकवि गालिबको जन्म जयन्तीलाई सफल पार्ने बाचा गर्दै आजको यो कार्यक्रमबाट प्राविधिक मित्र सशिन्द्र गौतम र यो प्रस्तोता प्रकाश सामीलाई विदा दिनुहोस् आगामी आइतबार नौ पन्ध्रमा भेटिन्छौं कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज